W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ आज पनि निकै नै मिठा मिठा लोक भाकाहरू तपाईँको माझमा लिएर अर्पण समर्पणको व्यवसायमा तपाईँलाई मनोरञ्जन दिनको लागि उपस्थित भइसकेका छौँ कार्यक्रमको मुख्य उद्देश्य तपाईँको सम्झना आफन्तसँग आफन्तसम्म पुर्याउन सकौँ भन्ने नै हो र तपाईँ आउन चाहनुहुन्छ भने आउनु होला आज पनि दुईवटा बाटो तपाईँको लागि हामीले खुल्ला गरिसकेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस राज फोन उठाउनुको लागि निकै नै तयार भएर बसिराख्नु भएको छ र इसारा पनि गरिसक्नुभयो कोही साथी आइसक्नु भएको छ भनेर म उहाँलाई स्वागत गर्छु नमस्कार नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ कोराकबाट कमला कोराकबाट कमला के गर्नुहुन्छ कमलाजी यत्तिकै बसी बसा हो र होइन होला बस्नुहुन्छ मात्रै पढाइ कहाँ पुर्याउनु भयो ए भनेपछि पढ्न छोडेर अनि बस्नु भएको छ घरमै हुनुहुन्छ अहिले है अनि कतिको सुन्नुहुन्छ रेडियो अर्पण सुनिन्छ फोन कतिको गर्न मन लाग्छ गर्न मन लाग्छ नि कहिले आउला कार्यक्रम जस्तो लाग्छ है ल ठिकै छ तैपनि जे होस् समय रहेछ भने सम्झिँदै गर्नुहोला यसरी नै माया गरिराख्नुहोला है अनि आज अर्पण समर्पण मार्फत कसलाई कसा सम्झिनुहुन्छ मेरो दाई विदेशमा रहने कुमार अनि राजकुमार अनि कुमार अनि सुभाष र बहिनी दिदी र मलाई चिन्नु नचिन्नु सम्पूर्णको लागि हुन्छ कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने बिदा हुन्छ है ल नमस्कार तपाईँ यति बेला तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच माइगा हर्जमा अर्पण समर्पणको व्यवसाय सुनिराख्नु भएको छ र तपाईँको सम्झना आफन्तसम्म हामी पुर्याउनको लागि उपस्थित छौँ तपाईँ पनि आउन चाहनुहुन्छ भने आउनुहोला दुईवटा बाटो पनि तपाईँको लागि खुल्लै छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस र यति बेला अर्पण समर्पणको श्रृङ्खलामा हामी एउटा मिठो लोक भागा तपाईँको माझमा राख्न चाहन्छौँ अहिले नेपाली लोकगीत सङ्गीतको बजारमा निकै नै चर्चामा रहन सफल भएको भाका हो यो तपाईँको माझमा राख्छु त्यसो त यो आवाज पनि निकै नै चर्चित छ पूर्णकला विषी जुन अहिले नेपाली लोकदोहोरी को क्षेत्रमा एकदमै चर्चित बनिसक्नु भएको छ उनै चर्चित गायिका पूर्णकला विषी र भागीरथ चलाउनेको आवाज रहेको भाका हो मरुभूमिमा जस्तो Música कहाँ हो कहाँ मारो रहे तिमी हाँसिरहे थियौ कल्पनै नगरेको सपना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 म उहाँलाई स्वागत गर्छु नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ कोराकदेखि यहाँको शुभ नाम पार्वती तामाङ अनि पार्वतीजी के गर्नुहुन्छ तपाईँ यत्तिकै बसी बस अब अनि खाजा खानुभयो कि खानु भएको छैन हाम्रो पनि भएको छैन अनि के छ अरू नयाँ नौला हाल खबर हाम्रो पनि एकदम ठिकठाक छ अनि आज अर्पण समर्पण मार्फत कसलाई सम्झिनुहुन्छ मेरो घर परिवारलाई अनि मेरो स्कुलमा पनि साथीहरू रामप्रसाद राजु अनि आनन्द भएको छ राधिकालाई सुशीललाई अनि मलाई पार्वती भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि र मेरो दादा राजेन्द्रको लागि हुन्छ कार्यक्रममा आउनुको खुसी लाग्यो अहिले पनि बिदा हुन्छ है ल नमस्कार पार्वतीजी आउनु भएको थियो यति बेला र अर्पण समर्पणको श्रृङ्खलामा तपाईँलाई पनि आउन मन लागेको छ भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ यति बेला कोही साथी हुनुहुन्छ नमस्कार हेलो अह राजले मलाई झुक्क्याउनु भयो हो कि साथीले मलाई झुक्क्याउनु भएको मैले बुझ्नै सकिनँ कोही साथी आउने तर्खरमा हुनुहुन्छ उहाँलाई स्वागत गर्छु नमस्कार नमस्कार नवीनजी हजुर भन्नुहोस् के छ तपाईँको हालखबर एकदम ठिक छ एकै दिनमा चिन्नुभयो त आज त अब यति धेरै माया गर्नुहुन्छ बिर्सिनै मन लाग्दैन के गर्नु है <laughs> अनि पक्कै पनि नवीनजी हजुर भन्नुहोस् खाजा खानुभयो कि छैन खाजा भर्खरै खाएर आएको खानै खाएको आज अबेला भयो यो ग्यास विक्रेता महासङ्घको अधिवेशन थियो हजुर हजुर यो बिपी कोइराला मेमोरियल क्यान्सर हस्पिटलमा बिहानै गएको थियो भर्खरै आइपुगेको भनेपछि खाना खाएर मात्र बस्नु भएको छ हजुर ल ठिकै छ अनि अहिले पसलमै हुनुहुन्छ है हजुर पसलमै हजुर आज कसको साथ सम्झिनुहुन्छ अर्पण समर्पण मार्फत पहिला सुरु आज मेरो ठुलो दाईको छोरा अभय आचार्यको जन्मदिनको एकदम शुभकामना गर्दछु हजुर त्यहाँपछि ठुल दाईलाई सागर दाई हुनुहुन्छ तपाईँलाई धन्यवाद अर्पण होल युनिटलाई र नवीन आचार्य नन्दु भन्ने चिन्ने सबैलाई हुन्छ कार्यक्रममा आउनुभयो खुसी लाग्यो नवीनजी अहिले भने बिदा हुन्छु भन्दै थिएँ राजले फोन नमस्कार नमस्कार आहा कोही साथी फेरि लाइनमा हुनुहुन्छ अलिकति फिडब्याक आइराखेको थियो राज्य विचार गर्नु होला र यति बेला अर्पण समर्पणको यो श्रृङ्खलामा हुनुहुन्छ तपाईँ र तपाईँको सम्झना आफन्तसम्म हामीले पुर्याइराखेका छौँ यति बेला पनि हामी एउटा सुमधुर आवाजले तपाईँको माझमा राख्छौँ विशेष गरी आज लोक भाकाहरू तपाईँको माझमा लिएर उपस्थित भएको छु र डोलराज बाह्र घरेले भर्खरै बजारमा लिएर आउनु भएको छ एउटा निकै नै मिठो छ भाका तपाईँलाई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 कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने बिदा हुन्छ है ल नमस्कार यति बेला अर्पण समर्पणको श्रृङ्खला तपाईँ सुनिराख्नु भएको छ र तपाईँ पनि आउन चाहनुहुन्छ भने आउँदै गर्नुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ यति बेला कोही साथी हुनुहुन्छ राजले इसारा गरिसक्नु भएको छ म धेरै बोल्दिनँ उहाँसँग नै कुराकानी गर्छु नमस्कार हेलो नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ बकुलरबाट प्रकृति बकुलरबाट प्रकृति प्रकृति हजुर कहाँनिर हुनुहुन्छ प्रकृतिजी हजुर कहाँनिर हुनुहुन्छ तपाईँ रेडियो अर्पण नजिकै हो हजुर भनेपछि जो नजिकैबाट प्रकृतिजीले सम्झिनु भएको यो पहिलोपटक हो कि जस्तो लाग्यो हजुर पहिलोपटक आज सम्झिनु भएको मैले बिर्सेको होला र खै म त त्यस्तै लाग्यो सम्झिनु भएन कि जस्तो लाग्यो त्यही बेला सम्झाइदिएको खै मलाई पनि धेरै समय पछाडि आउनु भएको भएर बिर्स्या जस्तो पो हो कि होइन होइन <laughs> होइन है कुनै लाग्दैन ल ठिकै छ नजिक नजिकै हुनुहुन्छ तर लाग्नुपर्ने हो अब ठिकै छ म पनि बुझ्छु फोन लागेन पनि होला है हजुर अनि हाम्रो प्रकृतिजीले चाहिँ के गर्दै हुनुहुन्छ अरे त्यतिकै बस्ने त्यतिकै त्यतिकै बसी बसाइ नै छ है हजुर खाजा खानुभयो कि छैन छैन अनि त मैले पनि खाएको छैन अब एकैछिन पछाडि खानु पर्ला नि आज कसलाई सम्झिनुहुन्छ कार्यक्रम मार्फत तपाईँको लागि धन्यवाद अनि राजको लागि अनि सुभाषको लागि अनि मेरो घर परिवार अनि सविता अनिता सुषमा र म प्रकृति अनि चिन्न सम्पूर्णको लागि हुन्छ प्रकृतिजी आउनुभयो खुसी लाग्यो अहिले भने बिदा हुन्छ है नमस्ते ल नमस्कार प्रकृतिजी हुनुहुन्थ्यो यति बेला नजिकैबाट आउनु भएको थियो र अर्पण समर्पणको श्रृङ्खलाको हामी लगभग अन्त अन्तमा पनि आइपुग्न लागिसकेका छौँ अन्तिम सहभागी साथी हुनुहुन्छ म उहाँसँग कुराकानी गर्छु त्यस पछाडि भने तपाईँसँग कुराकानी गर्न सक्दैनौँ आजको श्रृङ्खलामा कोही साथी हुनुहुन्छ नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ म कठारबाट सभिता कठारबाट सभिता चौधरी है चौधरी हो अनि के छ सविताजी हाल खबर ठिकै छ हजुरको मेरो पनि एकदम ठिक छ कता हराउनु भयो हिजो आज ए फोन नलागेर हो दिदी होइन होला हो फोनै नलागेर हो त हो दिदी ल ठिकै छ व्यस्त हुन्छ जहिले नै हो है अनि हाम्रो सविताजीले खाजा खानुभयो कि खानु भएको छैन भएको छैन दिदी हजुरहरूको मेरो पनि भएको छैन राजको पनि भएको छैन होला सायद है अनि आज अर्पण समर्पण मार्फत हाम्रो सविताजीले के कथा सम्झिनुहुन्छ सर्वप्रथम हजुरको लागि धन्यवाद अनि राज दादाको लागि मेरो घर परिवारलाई सुनाउन चाहन्छु दिदी हुन्छ कार्यक्रममा आउनुभयो खुसी लाग्यो आउँदै गर्नु होला माया नमार्नुहोस् है ल नमस्कार नमस्कार यति बेला सविताजी भएको थियो र अर्पण समर्पणको श्रृङ्खलाको हामी अन्तमा आइसकेका छौँ अब भने साथीसँग कुराकानी गर्न सक्दैनौँ है भन्नुभएको छ राजले मैले राजको आग्रहलाई स्वीकार गर्नैपर्छ किनकि निर्धारित समय पनि सकिसकेको छ अब भने कार्यक्रमबाट विदा माग्नुपर्छ यतिन्जेलसम्म तपाईँले अर्पण समर्पणको व्यवसायलाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु त्यस्तै गरी इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर विश्वको जुनसुकै कुनाबाट तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र यतिन्जेलसम्म अझ भनौँ आजको कार्यक्रममा जो जो साथीहरूले फोन गर्नुभयो फोन गर्नुहुने तपाईँ सम्पूर्णलाई हृदयदेखि नै धन्यवाद दिन्छु फोन प्रयास गर्नुहुने तपाईँप्रति पनि आभार प्रकट गर्छु र अझ विशेष विशेष आभार प्रकट गर्छु मेरो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउनको लागि सहयोग गर्नुहुने प्राविधिक मित्र राजप्रति हवस् त अर्पण समर्पणको आजको यो श्रृङ्खलाबाट म प्रतीक्षा पनि छुटिन्छु नमस्कार सारा सुखा किनोला मनै राख तिम्रै मायाले चल्छ यो ढुकढुकी अरूलाई पाखा तिमीलाई काख मरुला बरुमा डोगी नेपाली लोक संस्कृतिको जगेर्ना गर्ने र गायन प्रतिभाको खोजी गर्ने हाम्रो शान यो हो कार्यक्रम लोक आँगन हरेक साताको शनिबार बेलुकी चार बजेको अर्पण समाचार पछि प्रत्यक्ष गायनको कार्यक्रम लोक आँगन मात्र रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्जमा सुन्न नभुल्नुहोला खुसीको खबर सम्पूर्ण अभिभावक विद्यार्थीहरूलाई ध्यानमा राख्दै रत्नगर आठ दूरसञ्चार रोडमा थ्री बर्दर्स ट्युसन इन्स्टिच्युट खुलेको जानकारी गराउँदछौ हाम्रा